मने पे में हो ओम मने पे ओम मने पे हो ओम मने पे हाम्रो देवको देवताको सान हो हामी शान्ति प्रेमीको पहिचान हो हाम्रो भन्न सकिने हाम्रो आवाज बोलिने छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थुप्लो छ मेगा हर्समा गजल को विकास को सम्मान गजल गुंजन को अभियान दिलमा आगो लगाई गई निष्ठुरीले दिलमा आगो लगाई गई निष्ठुरीले मायाका स्तम्भ ढलाई गई निष्ठुरीले दिलमा आगो लगाई गई निष्ठुरीले नजरहरूको कथा लेख्दै थिएँ मैले नजरहरूको कथा लेख्दै थिएँ मैले खरानी बनाई जलाई गई निष्ठुरीले दिलमा आगो लगाई गई निष्ठुरीले मायाका स्तम्भ ढलाई गई निष्ठुरीले पुजेकै थिए मनभित्रको देउता मानेर पुजेकै थिए मनभित्रको देउता मानेर आस्थाको मन्दिर गलाई गई निष्ठुरीले दिलमा आगो लगाई गई निष्ठुरीले मायाका स्तम्भ ढलाई गई निष्ठुरीले जसो तसो गाउँदै थिए जसो तसो गाउँदै थिए मिलनका धुनहरू जसो तसो गाउँदै थिए मिलनका धुनहरू आँखाको तालमा नचाई गई निष्ठुरीले दिलमा आगो लगाई गई निष्ठुरीले मायाका स्तम्भ ढलाई गई निष्ठुरीले जब कोई मुश्किल पड़ जाए तुम देना साथ मेरा ओ हम नजर अंधेरों में ना छोड़ना मेरा हाथ हो चांदनी जब तक रात देता है हर कोई साथ तुम अगर अंधेरों बात बिगड़ जाए जब कोई मुश्किल पड़ जाए तुम देना साथ मेरा नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुञ्जनको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई सदा जस्तै आज पनि आवाजबाट उपस्थित भइसकेको छु युवराज लामी लामिछाने प्रदीप त्यस्तै गरी तर्फबाट मिठो साथ रहेको छ मुकेशको र कार्यक्रमको दैलो उघारिसकेको छु मैले अर्जुन दृष्टि पौडेलले हामीलाई पोखराबाट गजल पठाउनु भएको थियो र उहाँको गजलको आजको सुरुवातमा राखेर कार्यक्रमको उद्घाटन गरिसकेको छु धन्यवाद दिन चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु अर्जुनजी प्रति आजको कार्यक्रममा तपाईँहरूकै आवाज जोड्छौ त्यसको निम्ति शून्य एकात्तर पाँच सतहत्तर सात सय पैतिस त्यस्तै गरी स्काइप रहेको छ हाम्रो युवराज डट लामी छाने युभीएआरएजे डट सीएचएचए यानी तपाईँ प्रत्यक्ष रूपमा पनि आउन सक्नुहुन्छ अनि तपाईँहरूले नै माया गरी पठाउनुभएका केही गजललाई समेट्छु अनि केही बुकहरूबाट पनि तपाईँका गजलहरूलाई वाचन गर्छु यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी आइसक्नु भएको छ हजुर नमस्कार नरिस राम्रो न दम राम्रो नरिस राम्रो न दम राम्रो फुल पनि फुल्छ अचम्म राम्रो वाह वाह नरिस राम्रो न दम राम्रो फुल पनि फुल्छ अचम्म राम्रो भनिदेऊ एकचोटि तिमी भनिदेऊ एकचोटि तिमी गजल गजल गजल गजल गुन्जन झाम्रो भनिदेऊ न तिमी एकचोटि गजल गजल गुन्जन झाम्रो नरिस राम्रो न दम राम्रो फुल छ फुल पनि अचमक राम्रो नमस्कार नमस्कार मित्र दमदार शेरहरूको साथमा आउनुभयो कहाँबाट बोल्नुभयो म कोहलपुर बाँकीदेखि निरज निश्चल कोहलपुरबाट निरज निश्चल हजुर निश्चलजी आराम हुनुहुन्थ्यो आरामै छु के गर्दै हुनुहुन्छ यति बेला म पनि एउटा शान्ति सञ्चारकर्मी हो है अवश्य पनि सञ्चारको क्षेत्रमै हुनुहुन्छ हजुर हजुर केही समय कपिल अन्जानजीसँग भेट भएको थियो कोहलपुरका गजलकार हजुर हजुर उहाँसँग पनि मैले तपाईँको कुराकानी गरेको थिएँ एकदम आज प्रत्यक्ष रूपमा आउनुभयो निरजी खुसी लाग्यो एकदम हजुर मैले पनि म पनि आज यता मेरो परेको हुनाले यता फेसबुक पुरै राखेको थिएँ हजुर हजुर त्यही भएर फेसबुकमा यसो हेरि हेरिराखेँ त्यसरी हेर्दाखेरि हाम्रो पनि एउटा स्थानीय कार्यक्रम थियो त्यो कार्यक्रम गर्दै थिएँ त्यसो ठ्याक्कै देखेँ कि आज गजल गुन्जन भने जस्तो त्यहाँ फेसबुकमा परेरै आज गजल गुन्जनमा फोन गर्नुपर्छ पक्कै भनेर भने ल त्यसो भने हाम्रो निरजजीका दमदार सेरहरू सुन्नका लागि सम्पूर्ण श्रोताहरू तम तयार भएर बस्नु भएको छ सुरु गर्नुहोस् त्यसै मलाई त गजलको मैले बुक छैन है त्यति गजल कण्ठ छ एकदम पुरानो गजल छ मैले धेरै पहिला दुई दुई तिन वर्ष अगाडि देखेको हल्का कन्ठ छ म त्यही सुनाइदिन्छु है कसैले नछुने तारा हुन मन छ कसैले नछुने तारा हुन मन छ सबैको तिर्खा बेल्ने धारा हुने मन छ पक्का पनि कसैले नछुने तारा हुन मन छ सबैको तिर्खा बेल्ने धारा हुने मन छ दुखी अपाङ्ग पीडितहरूको लागि दुखी अपाङ्ग पीडितहरूको लागि वैशाख वै सहारा हुने मन छ सबैको तिर्खा फेर्ने धारा हुन मन छ पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर फैलाइ मौलाउन लखरा हुन मन छ फैलाइ मौलाउन लखरा हुन मन छ सबैको तिर्खा भेट्ने धारा हुन मन छ जलेको मरुभूमिलाई भिजाउन जलेको मरुभूमिलाई भिजाउन मलाई किन छहरा हुने मन छ मलाई मलाई किन छर हुने मन छ सबैको तिर्खा फेर्ने धारा हुन मन छ घुमिरहने जीवन चक्रलाई अब यो घुमिरहने जीवन चक्रलाई अब एकै ठाउँमा अडिने पहरा हुन मन छ एकै ठाउँमा पहरा हुन मन छ सबैको तिर्खा फेर्ने धारा हुने मन छ अन्तिम सेर आफ्नो आफू आफ्नै जिन्दगीदेखि ठगिँदा आफू आफ्नै जिन्दगीदेखि ठगिँदा आफ्नै लागि आफू खतरा हुने मन छ आफू आफ्नै जिन्दगीदेखि ठगिँदा आफू आफ्नै जिन्दगीदेखि ठगिँदा आफ्नै आफू खतरा हुने मन छ कसैले नछुने धारा हुने मन छ सबैको तिर्खा पनि धारा हुने मन छ यति नै जे भए पनि अचम्म भन्ने मन छ है गजलका सेरहरूले यस्तै यस्तै भन्दै थिए निराजी हजुर खुसी लाग्यो निराजी एकदमै कोहलपुरबाट आउनुभयो माया नमानुहोला भन्दै अहिलेलाई शुभरात्रि शुभ सपनीको साथ विदा गर्छु नमस्कार नमस्कार निरज निश्चल आउनुभयो बाँकेबाट दमदार पङ्क्तिहरू सुनाएर गइसक्नु भएको छ यहाँनिर एउटा दमदार गजल आएको छ हामीलाई तिजको गजल भन्नुपर्छ बालाकृष्ण भट्टराईले पिडी खोला नौ स्याङ्जा हाल दुबईबाट हामीलाई गजल लेखि पठाउनु भएको छ सुरुवातमा लेख्नु भएको छ विदेशमा बुढाको कामको भरोसा हुँदैन नेपालबाट यस्तो धम्की दिने बुढी परे के के गर्नुहुन्छ हजुरले भन्नुभएको छ अब अरू चाहिँ गजलबाट सुनौ पहाड बस्न दुःख भयो बेसीतिर झर्छु बुढा पहाड बस्न दुःख भयो बेसीतिर झर्छु बुढा होइन भने दाम पठाऊ बजारतिर सर्छु बुढा पहाड बस्न दुःख भयो बेसीतिर झर्छु बुढा होइन भने दाम पठाऊ बजारतिर सर्छु बुढा सस्तो भाछ बजारमा प्याज भन्दा सुन अचेल सस्तो भाछ बजारमा प्याज भन्दा सुन अचेल मौका छोपी कानै भरी सुनै सुनले भर्छु बुढा पहाड बस्न दुःख भयो बेसीतिर झर्छु बुढा होइन भने दाम पठाऊ बजारतिर सर्छु बुढा दुःख भन्ने जानिन म माइती घरको आँगनीमा दुःख भन्ने जानिन म माइती घरको आँगनीमा अब दुःख गर्नु परे बरु यसै मर्छु बुढा पहाड बस्नु दुःख भयो बेसीतिर झर्छु बुढा होइन भने दाम पठाउ होइन भने दाम पठाऊ बजारतिर सर्छु बुढा तिम्रो भर परेर नै माइती घर छोडी आए पनि तिम्रो घर छोडेर नै माइती घर छोडी आए तिम्रो भर परेर नै माइती घर छोडी आए तिमीले कुरा नबुझ्ने भए आफ्नै सुर गर्छु बुढा पहाड बस्न दुःख भयो बेसीतिर झर्छु बुढा होइन भने दाम पठाऊ बजारतिर सर्छु बुढा तिमी मुगलान म नेपाल बस्न अति गाह्रो भयो तिमी मुगलान म नेपाल बस्न अति गाह्रो भयो हरेक दिन तिम्रै यादले म त मुर्छा पर्छु बुढा पहाड बस्न दुःख भयो बेसीतिर झर्छु बुढा होइन भने दाम पठाऊ बजारतिर सर्छु बुढा निकै दमदार शेरहरू पठाउनु भयो बालकृष्णजी प्रति आभार व्यक्त गर्न चाहे यति बेला फोन सम्पर्कमा कोही हुनुहुन्छ भन्दै हुनुहुन्छ मुकेशजीले हजुर नमस्कार नमस्ते दाई नमस्ते कहाँबाट को बोल्नुभयो म यहाँ भलैदेखि पुष्पा आचार्य हो भलैबाट पुष्पा आचार्य हजुर पुष्पाजी आराम हुनुहुन्छ एकदम आराम छु अनि हजुरलाई कस्तो छ एकदम हामीहरू पनि आरामै छौँ तिज लागिरहेको छ है हल्का पक्का पनि रमाउनु होला शुभकामना दिएँ तपाईँलाई थ्याङ्क यू हुन्छ त्यसो भने पुष्पाजी गजल सुनौ अब है अवश्य पनि आफ्नै सम्झी माया साँचे बदलामा गाली दियो आफ्नै सम्झी माया साँचे बदलामा गाली दियो तिम माया तिमीलाई आएन खै मैले भिरा पालिदियो दैलोमाथि झुन्डिएको तस्बिर मेरो चिनो पनि दैलो दैलोमाथि झुन्डिएको तस्बिर मेरो चिनो पनि दैतिरेको कुरा सुनि नहेरेरै फालिदियो माया तिमीलाई आएन खै मैले घिरा पालिदियो सम्झिनेछौ मेरो माया दुःख पर्दा कुनै दिन सम्झिनेछौ मेरो माया दुःख पर्दा कुनै दिन सजाएको तिम्रै निम्ति मनको महल ढालिदियो तिरेको कुरा सुनि नहेरेरै फालिदियो आफ्नै बुद्धि लाउनु पर्छ कुरा काट्ने धेरै हुन्छन् आफ्नै बुद्धि लाउनु पर्छ कुरा काट्ने धेरै हुन्छन् जिउँदै मेरो शरीरमा बाली बालिदियो सजाएको तिम्रै निम्ति मनको महल ढालिदियो दैचिब्रेको कुरा सुनि नहेरेरै फालिदियो माया तिमीलाई आए नखै मैले घिरा पालिदियो हजुर पुष्पाजी हजुर भावुक बनाइदिनु भयो नि तपाईँले त जे भए पनि निकै दमदार थिए तपाईँका सेयरहरूमा चोट थियो है खुसी लाग्यो सम्झिँदै राख्नु होला कहिलेकाहीँ है दुःख पोख्ने ठाउँ हो रेडियो देवदह हाइलाई छुटाउँ शुभरात्रि शुभ सपनी पुष्पाजी आउनुभयो हामीलाई सम्झेर भलुईबाट खुसी लाग्यो अबको पालो तपाईँको शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस त्यतिन्जेल मैले एउटा गजल बाजन गर्छु यहाँनिर मैले चाहिँ गजल लिएको छु युगिन साहित्य समाज रूपन्देहीले केही महिना अघि विमोचन गरेको पुस्तक युगिनबाट केही मित्रको आज गजल वाचन गर्छु मैले यहाँनिर लक्ष्मी डुम्रेको गजल राख्न मन लाग्यो केरावानी साथ कि स्रष्टा हुनुहुन्छ युगिन यो पुस्तकमा रहेको छ सम्झना आएर के भो सम्झना आएर के भो उसकै गीत गाएर के भो सम्झना आएर के भो आफ्नैले पराई सोचेपछि आफ्नैले पराई सोचेपछि व्यर्थै पछि लाएर के भो सम्झना आएर के भो उसकै गीत गाएर के भो निष्कर्षमा पुगेकी छु म त निष्कर्षमा पुगेकी छु म अब उसलाई पाएर के भो सम्झना आएर के भो उसकै गीत गाएर के भो बरु सक्छु एक्लै जिउन बरु सक्छु एक्लै जिउन नपाएपछि चाहेर के भो सम्झना आएर के भो उसकै गीत गाएर के भो निकै दमदार पङ्क्तिहरू सेरहरू थिए गजलका खुसी लाग्यो यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ मुकेशले हजुर नमस्कार दाई नमस्ते नमस्कार मित्र कहाँबाट को बोल्नुभयो हजुर म पर्वत भण्डारी यता शङ्कर सभा पुरा हाल केटिएमदेखि बोल्दैछु भाइ <laughs> पर्वत भण्डारी हजुर एकदम सुरुवातबाटै माया गर्ने मान्छे है हजुर एकदमै हो पर्वतजी आराम हुनुहुन्छ हजुर एकदमै आरामी छु भन्दा पनि हल्का बिरामी बिरामी छु होइन घाँटी दुखेको छ ए ए हो र हजुर एकदमै हो शीघ्र स्वास्थ्य लाभको कामना गरे है त एकदम हुन्छ पर्वतजी धेरै भयो है दुई चारवटा हप्तै गइसक्यो तपाईँको आवाज गजल्लो सुनेको एकदमै म अलिकति बिरामी पनि थिएँ है त्यही भएको कारणले मैले गजल सुनाउन सकिनँ आज चाहिँ मैले गजल लिएर आएको थिएँ है म वाचन गरिहाल्छु ल अवश्य सुरु गर्नुहोस् गजल पनि खल्लो बन्छ बहर मरेपछि गजल पनि खल्लो बन्छ बहर मरेपछि जीवन पनि यस्तै हुन्छ रहर मरेपछि जीवन पनि यस्तै हुन्छ रहर मरेपछि आशाहरू निराशामा छन् जता हेरे पनि उस्तै आशाहरू निराशामा छन् जता हेरे पनि उस्तै सहयोगी बस्ती अनि सहर मरेपछि जीवन पनि यस्तै हुन्छ रहर मरेपछि दुनियाँको आँखा छल्न नाटक रूपी पात्रहरू दुनियाँको आँखा छल्न नाटक रूपी पात्रहरू जिन्दगीको सिँचाइ गर्ने नहर मरेपछि जीवन पनि यस्तै हुन्छ र हर मरेपछि कालो बादल जताततै मस्तिष्कको आँखाभरि कालो बादल जताततै मस्तिष्कको आकाशभरि हाँस्ने आँखा रोए आफै खबर मरेपछि जीवन पनि यस्तै हुन्छ र हर मरेपछि किन कुनै थाहा छैन पढाइ आज दुनियाँमा किन कुनै थाहा छैन पढाइ आज दुनियाँमा मरे तुल्य आफै सबको नजर मरेपछि जीवन पनि यस्तै हुन्छ रहर मरेपछि गजल पनि खल्नु भन्छ बहर मरेपछि दाइ यति नै बिन्दास गजललाई चाहिँ बहर नभएको गजललाई चाहिँ गाली गर्दै हुनुहुन्थ्यो गजलबाटै है अवश्य पनि पछिल्लो समयमा बहरका कुरा छोडिएका छन् गजलमा है मुसलसल र गैर मुसलसल गजलमा चाहिँ निकै प्रतिस्पर्धा छ खुसी लाग्यो पर्वतजी यसलाई चाहिँ छुटौँ पर्वत भण्डारी आउनुभएको थियो केटिएमबाट धन्यवाद दिए र अबको क्रममा ध्रुवमणि खनालजीले हामीलाई पत्रचार गर्नुभएको छ म ध्रुवमणि खनालजीको गजल वाचन गर्छु तपाईँ प्रयास गर्दै गर्नुहोला देख्दै नदेख्ने देख्दै नदेख्ने कस्तो अन्धा हो जीवन फसेसी फेर्न गाह्रो फन्दा हो जीवन देख्दै नदेख्ने कस्तो अन्धा हो जीवन इलम हो कसैलाई हिराको मोल जस्तै इलम हो कसैलाई हिराको मोल जस्तै चरेस र गाँजा बेच्ने धन्दा हो जिन्दगी देख्दै नदेख्ने कस्तो अन्धा हो जिन्दगी फसेसी फिर्न गाह्रो फन्दा हो जिन्दगी राखेर रा बिग्रिने होला कुनै परिकार राखेर रा बिग्रिने होला कुनै परिवार काउली हो कसैको बन्दा हो जिन्दगी देख्दै नदेख्ने कस्तो अन्धा हो जिन्दगी फसेसी फिर्न गाह्रो फन्दा हो जिन्दगी नासो रहेछ कसैको फेरि फर्काउँदै थियो नासो नासो रहेछ कसैको फेरि फर्काउँदै थियो भिक्षा हो कसैलाई भिक्षा हो कसैलाई चन्दा हो जिन्दगी देख्दै नदेख्ने कस्तो अन्धा हो जिन्दगी फसेसी फेर्न गाह्रो फन्दा हो जिन्दगी साइकल र कार हो यस्तै चलिरहेछ साइकल र कार हो यस्तै चलिरहेछ रकेट त हुँदै होइन रकेट त हुँदै होइन होन्डा हो जिन्दगी देख्दै नदेख्ने कस्तो अन्धा हो जिन्दगी फसेसी फेर्न गाह्रो फन्दा हो जिन्दगी कसैले कात्रो सोच्ला कसैले कात्रो सोच्ला कसैले तुल सोच्ला कसैले कात्रो सोच्ला कसैले तुल सोचला सगरमा फरफराए झन्डा हो जिन्दगी देख्दै नदेख्ने कस्तो अन्धा हो जिन्दगी फसेसी फेर्न गाह्रो फन्दा हो जिन्दगी नाला बहेकै हुन्छ फोहोरको थुप्रो भई नाला बहेकै हुन्छ फोहोरको थुप्रो भई सडेरै खप्न गाह्रो गन्दा हो जिन्दगी सडेरै खप्न गाह्रो गन्दा हो जिन्दगी कसैले सोच्ला आगो कसैले सोच्ला पानी कसैले सोच्ला आगो कसैले सोच्ला पानी फरक अरूको सोच फरक अरूको सोच भन्दा हो जिन्दगी कसैले सोच्ला आगो कसैले सोच्ला पानी फरक अरूको सोच भन्दा हो जिन्दगी धन्यवाद दिए ध्रुव मणिखनालले हामीलाई पत्रचार गर्नुभएबाट हृदयबाटै आभार व्यक्त गर्न चाहे कुनै एकजना साथी यति बेला फोन सम्पर्कमा हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार नमस्ते नमस्ते मित्र कहाँबाट को बोल्नुभयो म यता प्रगतिशील मिडिया ग्रुप यता सङ्खुवा सभाको बानेश्वरदेखि म प्रकाश प्रतीक्षा कान्छा हो त प्रकाश प्रतीक्षा कान्छाजी भेटघाट भइरहेको छ हाम्रो पछिल्लो समयमा है एकदमै भइरहेको छ आराम हुनुहुन्छ प्रकाशजी एकदम अहिलेको समयसम्म चाहिँ भन्नुपर्छ सभाका मित्र पर्वत भण्डारी अहिले केटीबाट आउनुभएको थियो तपाईँभन्दा अगाडि है हजुर हजुर यहाँ आफ्नै दाइ पर्नुहुन्छ ए नातो पातो चिन्जान मजासँग रहेछ त्यसो भने एकदमै हाम्रो एउटै गाउँ हो अवश्य पनि शङ्ख सभाको बानेश्वर मेरो घर अहिले चाहिँ काठमाडौँ छु भन्दै हुनुहुन्थ्यो उहाँले ठ्याक्कै तपाईँ आइपुग्नु भयो त्यसपछि एकदमै एकदमै पनि एकदम मजा डाइरेक्ट डाएको फेसबुकमा हेर्दै है हजुर हजुर एकदम खुसी लाग्छ भनेपछि साहित्यिक यात्रा चलेकै छ सभातिरको है एकदम चलेकै छ एकदम मजाले अब बतासिँदैछ जाँदै छ हेरौँ कहाँसम्म पुग्छ अवश्य पनि कहाँ पुग्छ हेरौँ सुनाउँछु नि तपाईँ प्रयास गर्दै हुनुहुन्छ सङ्घर्ष गर्दै हुनुहुन्छ सफलता तपाईँको हातमा चाहिँ दास भनेर आउँछ प्रतीक्षा गर्नु होला प्रतीक्षाजी हुन्छ अब भने तपाईँको आवाजबाट गजल सुनाऊ हजुर अब के गर्नु है अब सुनाउन त धेरै नै रहर छ होइन अब एउटा सुनाउँ है अवश्य पनि एउटा सुनौ आज अरू अरू दिन्छ नि त बाँकी हजुर हजुर सुरु गर्नुहोस् साँच्चै माया गर्ने भई हाई भन्नु होला पक्का पनि साँच्चै माया गर्ने भई हाई भन्नु होला टाउकुतीमा झुन्डिएर दाई भन्नु होला टाउकुतीमा झुन्डिएर दाई भन्नुहोला इन्द्र धनुष आकाशमा रङ्गको उमेर बराबरी इन्द्र धनुष आकाशमा रङ्गको उमेर बराबरी तिमी देखि हौ भने त भाइ भन्नुहोला गाउँकुटीमा झुन्डिएर दाई भन्नुहोला के सम्झिउ के सम्झिन्छौ तिमी कुन्नी तिमी मेरी प्रियसी हो के सम्झिन्छौ तिमी कुन्नी तिमी मेरी प्रियसी हो म कसको भन्दा मैले माई भन्नु होला mm-hmm. गाउँकुतीमा झुन्डिएर भाइ भन्नु होला राम्रो फुल त भमराले जता पनि देखिहाल्छ mm-hmm. राम्रो फुल त भमराले जता पनि देखिहाल्छ डु यु लभ मी अरूले भन्दा नाइ भन्नुहोला काउकुतीमा झुन्डिएर भन्नु भन्नुहोला मजदुर छौया इन्कारमा यो त मेरो प्रस्ताव हो मजदुर छौया इन्कारमा यो त मेरो प्रस्ताव हो हुन्छ भने आई लभ यु नत्र बाई भन्नुहोला काउकुतीमा झुन्डिएर भाइ भन्नुहोला यति नै गरे डु यु लभ मी भन्दाखेरि नाइ भन्नु होला है तर म भनिदिन्छु के भनिदिन्छु थाहा छ प्रकाशजीले आई लभ यु भन्नुभयो भने चाहिँ यस भन्नु होला है भन्छु उहाँलाई <laughs> हजुर हजुर अब कुनै दिन यस्तो समस्या आइपुगेको छैन गएछ भनेदेखि हेरौँ होइन अहिलेसम्म त्यस्तो समस्या आइ त्यस्तो अहिलेसम्म चाहिँ त्यस्तो भएको छैन होइन अब आगामी दिनहरूमा के हुन्छ त्यो हेर्नुपर्ने हुन्छ होइन अवश्य पनि छुट्टै खालको स्वादको साथमा आउनुभयो खुसी लाग्यो प्रकाशजी माया नमानु होला भन्दै अहिले छुटौँ है हुन्छ शुभरात्री बिल्कुलै नयाँ शैलीमा प्रस्तुत भएर गइसक्नु भएको छ प्रकाश प्रतीक्षा कान्छा सङ्खुवा सभाबाट आउनुभएको थियो अबको पालो तपाईँको शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस त्यतिन्जेल यहाँनिर साथीहरूको गजल वाचन गर्छु मैले वियोगी प्रेमले हामीलाई शिवनगर पाँच चितौन नेपाल हाल चाहिँ सात समुद्र पारीको देश दोहा कतारबाट भनेर लेखि पठाउनु भएको छ म गजल वाचन गर्छु अब यसरी जब यो धरतीमा जिन्दगीको सुरुवात भयो जब यो जब यो धरतीमा जिन्दगीको सुरुवात भयो संघर्षका संघर्षका पलहरूको शुभ प्रभात भयो सम्झन्छु सुखमा बितेथे अबोध बालापन सम्झन्छु सुखमा बितेथे अबोध बालापन तर कर्मश दुःखहरूको वज्रपात भयो जब यो धरतीमा जिन्दगीको शुरूआत भयो संघर्षका पलहरूको शुभ प्रभात भयो मुटु चुडेर भेटी चढाए उसलाई आफ्नो मुटु चुडेर भेटी चढाए उसलाई आफ्नो वरदान आज आँखामा आँसुको वर्षात भयो वरदान आज आँखामा आँसुको वर्षात भयो जब यो धरतीमा जिन्दगीको सुरुवात भयो संघर्षका पलहरूको शुभ प्रभात भयो म मदिरा पिइरहेछु म मदिरा पिइरहेछु या मदिरा मलाई म मदिरा पिइरहेछु या मदिरा मलाई तर पिएरै बाँच्दैछु जब तर पिएरै बाँच्दैछु जब मायामा घात भयो जब यो धरतीमा जिन्दगीको सुरुवात भयो संघर्षका पलहरूको शुभ प्रभात भयो सोच्दा सोच्दै वियोगी सोच्दा सोच्दै वियोगी निश्चय पागल हुनेछ सोच्दा सोच्दै वियोगी निश्चय पागल हुनेछ के थिए के भए जिन्दगी आज अज्ञात भयो जब यो धरतीमा जिन्दगीको सुरुवात भयो संघर्षका पलहरूको शुभ प्रभात भयो धन्यवाद दिन चाहे निकै दमदार पङ्क्तिहरू शेरहरूको हामीलाई सम्झेर माया गरेर पठाउनु भयो वियोगीजीले फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ हजुर नमस्कार परिवार इज्जत अनि खानदानको कुरा आउँछ माग्न घरमा नआएपछि भागी हिँड्न पाउँदिन म यस्तो रिसौ छैन भयो माया नै नलाग्ने भए त पक्का फोन गर्नुहुन्थेन कार्यक्रममा कार्यक्रमसँग चाहिँ माया छ नि कहाँबाट को भयो एसपी भवानीपुरबाट जस्तो लाग्छ एसपी को फुलफर्म खुलाउन चाहनु भएन जस्तो लाग्यो है अवश्य पनि एसपी कार्यक्रममा पहिलो पटक सहभागिता आराम हुनुहुन्छ है एकदमै अनि गजलहरू हामीहरू पनि सम्पूर्ण रेडियो देवदह परिवार आरामै छौँ भनेपछि गजलमा कलम चलाउने मित्र नै हुनुहुन्छ हुन्छ त्यसो भने सुरु गर्नुहोस् छोरोले बिगार्यो आँडै भने गाली गर्ने मरले बिगार्यो सुनामुना गरिकन फसाएको हो कि काले फानी यो नजरको गोरेले बिगार्यो दिनभरि व्यस्त हुन्छ रातिमा फोन गर्छ उसले भन्दा मोबाइल छोराले बिगाऱ्यो ओ ओ उसँग बाटो थाहा होला खैरेनीमा लाटो माया ढोरोले बिगार्यो शनिबार भवानीपुर भेट्न गर्छ अरूलाई मान्छे राम्रो व्यवहारको छोरोले बिगार्यो मातिएको एक्लो छोरोले बिगार्यो मातिएको एक्लो छोराले बिगार्यो अरूले बिगार्यो भनेर बिग्रिनु हुँदैन है एसपीजी कार्यक्रममा आउनुभयो निकै रमाइलो पाराको गजल सुनाउनु भयो आभार व्यक्त गर्न चाहे तपाईँप्रति सम्झँदै गर्नुहोला प्रयास मिठो छ अझै पनि शब्द संरचना मिलाएर काफिया रदीपको चाहिँ छाँटकाँट मिलाउनु भयो भने गजल राम्रो बन्दै जान्छ अहिलेलाई भने शुभरात्रि शुभ सपनीको साथ एसपीजीलाई भेदा गर्छु सम्झाइराख्नु होला नमस्ते आउनुभयो भवानीपुरबाट धन्यवाद दिएँ निकै रमाइलो गजल सुनाएर गइसक्नु भएको छ एक्लो छोरोले बिगार्यो भन्दै हुनुहुन्थ्यो रातभरि फोन गर्छ अन्तिममा चाहिँ मोबाइलको खोरोले बिगार्यो अरे दोष चाहिँ आफूलाई होइन मोबाइललाई दिइराख्नु भएको थियो त्यस्तै गरी अर्को मुक्तक राख्न चाहन्छु शिवजी लामिछानेले हामीलाई सुन्द्रवती छ दोलखा हाल युए अबुधाबीबाट हामीलाई गजल लेखी पठाउनु भएको छ म वाचन गर्छु अब यसरी समाजभित्र रहेका विभिन्न प्रसङ्ग देख्छु समाजभित्र रहेका विभिन्न प्रसङ्ग देख्छु विभाजित सोचाइको अनौठो तरङ्ग देख्छु समाजभित्र रहेका विभिन्न प्रसङ्ग देख्छु विभाजित सोचको अनौठो तरङ्ग देख्छु पुरानो संस्कारलाई सुदृढीकरण नगरी पुरानो संस्कारलाई सुदृढीकरण नगरी यथास्थितिमा सधैँ रम्नेहरू दङ्ग देख्छु समाजभित्र रहेका विभिन्न प्रसङ्ग देख्छु विभाजित सोचाइको अनौठो तरङ्ग देख्छु विपरीत विचारका शक्तिलाई जुधाएर विपरीत विचारका शक्तिलाई जुधाएर अवसरको फाइदा लुट्नेहरूको अवसरको फाइदा लुट्नेहरूको उमङ्ग देख्छु समाजभित्र रहेका विभिन्न प्रसङ्ग देख्छु विभाजित विभाजित सोचको अनौठो तरङ्ग देख्छु सभ्यताको विकासमा सभ्यताको विकासमा सामजस्यता नहुँदा सभ्यताको विकासमा सामजस्यता नहुँदा समस्याले जीर्ण देश पुरै अङ्गभङ्ग देख्छु समाजभित्र रहेका विभिन्न प्रसङ्ग देख्छु विभाजित सोचको अनौठो तरङ्ग देख्छु धन्यवाद दिन चाहे शिवजी लामी छानेजीलाई त्यस्तै गरी अर्को हामीलाई गजल पठाउनु भएको छ भण्डारी दाईले मेलम्ची हेलम्बु नेपाल हाल मरूभूमिबाट भनेर लेख्नु भएको छ भण्डारी दाई अचम्मको गजल राख्न चाहन्छु अबको क्रममा यसरी हिजो उदास उदास बस्ती आज पनि उदास पाए हिजो उदास उदास बस्ती आज पनि उदास पाए उस्तै छन् ती बन्दुकधारी उस्तै छन् ती बन्दुकधारी भिडन्तकै आभास पाए हिजो उदास उदास बस्ती आज पनि उदास पाए के खान्छ के लाउँछन् होला के खान्छ के लाउँछन् होला बिचरा ती परदेशीले के खान्छ के लाउँछन् होला बिचरा ती परदेशीले दिनको साठी कमाएर बचाएको पचास पाए दिनको साठी कमाएर बचाएको पचास पाए हिजो उदास उदास बस्ती आज पनि उदास पाए उस्तै छन् ती बन्दुकधारी भिडन्तकै आवाज पाएँ युगौं युगसम्म हामी नछुट्टिने कसम खान्थ्यौं युगौं युगसँग युगौं युगसम्म हामी नछुट्टिने कसम खान्थ्यौं जाली रहेछौ एक छोडी अर्को खोज तलास पाए हिजो उदास उदास बस्ती आज पनि उदास पाए उस्तै छन् ती बन्दुकधारी भिडन्तकै आभास पाए अभागी म भनौ भने नेपालीको शान बेग्लै अभागी म भनौ भने नेपालीको शान बेग्लै जन्मिएको ठाउँमा आज न घाँस न त बास पाए न घाँस न त बास पाए हिजो उदास उदास बस्ती आज पनि उदास पाए उस्तै छन् ती बन्दुकधारी भिडन्तकै आभास पाए निकै दमदार अनि मिठो गजलका शेरहरू पठाउनु भएकोमा धन्यवाद दिन चाहे भण्डारी दाई अचम्मजीलाई र अर्को गजल राख्छु निरज सापकोटाले हामीलाई सर्लाही लालबन्दीबाट गजल लेखी पठाउनु भएको छ म वाचन गर्न चाहन्छु अब यसरी नजुदे आँखा म त डराएर रोए नजुदे आँखा म त डराएर रोएँ हान्यौतिर मुटुभित्र कराएर रोएँ नजुदे आँखा म त डराएर रोएँ मुटु भित्र कराएर रोए अचम्मको भेट हाम्रो मन्दिरमा नै हुनु पर्ने अन्तै भएको भए पनि त हुन्थ्यो नि अचम्मको भेट हाम्रो मन्दिरमा नै हुनु पर्ने दैवले नै हाम्रो भेटघाट गराएर रोए नजुदे आँखा म त डराएर रोएँ हान्यौ तिर भित्र कराएर रोए हिमाल कि होइन पहाड कि होइन सहर कि काली हिमाल कि होइन पहाड कि होइन सहर कि काली त्यही काली मोरीलाई मन पराएर रोए नजुदे आँखा म त डराएर रोए हान्यौ तिर भित्र कराएर रोए सोध्दै खोज्दै जाँदा उनको गाउँसम्म पुगे सोच्दै खोज्दै जाँदा उनको गाउँसम्म पुगे पत्तै भएन पत्तै भएन भुलिएछु हराएर रोएँ नजुदे आँखा म त डराएर रोएँ तिर मुटुभित्र कराएर रोएँ धन्यवाद दिन चाहे निरजजीलाई दमदार शेरहरूको लागि त्यस्तै गरी अर्को गजल हामीलाई लेखी पढाउनु भएको छ सरोज चौलागाईले ईश्वरपुर तिन बैलवास सर्लाहीबाटै लेख्नु भएको छ यहाँनिर राख्न चाहे मैले भाषण मात्र कति गर्छौ नेता कतिपय कुराहरू त झुटै बोलेका छौ भाषण मात्र कति गर्छौ नेता बस्तीतिर कहिले झर्छौ नेता भाषण मात्र कति गर्छौ नेता बस्तीतिर कहिले झर्छौ नेता खुला मञ्च र काठमाडौँका गल्ली गल्लीबाट कति भुक्छौ गाउँ बस्तीतिर पनि झर्दै झर्ने गर हेर त यहाँ पुल भत्किएको हेर त यहाँ पुल भत्किएको पारी अब के गरी तर्छौ नेता हेर त यहाँ पुल भत्किएको पारी अब के गरी तर्छौ नेता भाषण मात्र कति गर्छौ नेता बस्तीतिर कहिले झर्छौ नेता पुल भत्केर के भयो त राष्ट्रिय सम्पत्ति छँदैछ हेलिकप्टर चार्टर गरेर चर्नुहुन्छ उहाँहरू पुल अब आउँछौ होला नि यहाँ अब आउँछौ होला नि यहाँ उम्मेदवारी अब आउँछौ होला नि यहाँ उम्मेदवारी नत्र के भर्छौ नेता भाषण मात्र कति गर्छौ नेता बस्तीतिर कहिले झर्छौ नेता जनताले लखेटे भने यताबाट जनताले लखेटे भने यताबाट बाँची राख्छौ कि बाँची राख्छौ कि त मर्छौ नेता भाषण मात्र कति गर्छौ नेता बस्तीतिर कहिले झर्छौ नेता सुनेको छु पैसा कुम्लाएका छोरे सुनेको छु पैसा कुम्लाएका छोरे गाउँ छाडी सहर कि सर्छौ नेता भाषण मात्र कति गर्छौ नेता बस्तीतिर कहिले झर्छौ नेता धन्यवाद दिन चाहे सरोज चौलागाईजीलाई निकै दमदार शेरहरू पठाउनुभयो र अब भने आजको कार्यक्रमको अन्तिम गजल छोटो अनि मिठो गजल राख्न चाहे यहाँनिर हामीलाई अनिसा डुम्रे केरावानी छ भवानीपुरकी स्रष्टाको गजल राख्न मन लाग्यो यो पनि मैले योगिन साहित्य समाजद्वारा प्रकाशित योगिन पुस्तकबाट लिँदैछु यति बेला मनभित्र आगो बलिरहेछ मनभित्र आगो बलिरहेछ दिन प्रतिदिन मुटु जलिरहेछ मनभित्र आगो बलिरहेछ मेरो जति मन टुक्रिए पनि मेरो जति मन टुक्रिए पनि संसार त आखिर चलिरहेछ मनभित्र आगो बलिरहेछ दिन प्रतिदिन मुटु जलिरहेछ सम्हाल्न खोज्छु तर पनि सम्हाल्न खोज्छु तर पनि आशाको पर्खाल ढलिरहेछ मनभित्र आगो बलिरहेछ दिन प्रतिदिन मुटु जलिरहेछ परिवर्तन गर्न खोज्छु मैले परिवर्तन गर्न खोज्छु मैले तर भाग्यले किन छलिरहेछ मनभित्र आगो बलिरहेछ दिन प्रतिदिन मुटु जलिरहेछ दिन प्रतिदिन मुटु जलिरहेछ सम्पूर्णलाई धन्यवाद दिन्छु जजसले गजल पठाउनु भयो र आजको कार्यक्रम जजसले सुन्नुभयो अनि फोन सम्पर्कमा आउनुभयो निरज निश्चल आउनुभएको थियो कोहलपुर बाँकेबाट पुष्प आचार्य आउनुभयो भलुई रूपन्देहीबाट पर्वत भण्डारी आउनुभयो काठमाडौँबाट प्रकाश प्रतीक्षा कान्छा आउनुभयो शङ्खुवा सभाबाट र एसपी आउनुभयो भवानीपुरबाट तपाईँ सम्पूर्णलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु र आजको कार्यक्रममा जति पनि गजल वाचन भयो जति पनि कार्यक्रम सुने मैले रेडियो सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरू सुन्नुभयो ती दमदार दमदार दमदार गजलहरू थिए सम्पूर्ण गजलहरूलाई एकपटक सलाम गर्नुपर्ने हुन्छ र पत्रचार गर्ने साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने कार्यक्रमको निम्ति ठेगाना कार्यक्रम गजल गुन्जन सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थुप्लो छ मेगाहर जुग परिवर्तनको सम्वाहक देवदह दुई खैरेनीको ठेगानामा पत्रचार गर्न नबोल्नुहोला हामी पत्रलाई प्राथमिकता दिन्छौँ अझ यहाँका स्थानीय श्रोताहरूलाई स्थानीय स्रष्टाहरूलाई हामी अझै प्राथमिकताको साथ सम्मान गर्छौँ यही आग्रह गर्न चाहे तपाईँ सम्पूर्णलाई र आजको श्रृङ्खलाबाट तपाईँ माझ छुट्नुपर्ने हुन्छ र आज कार्यक्रम प्रत्यक्ष रूपमा सुन्न पाउनु भएको छैन भने भोलिका दिनहरूमा विभिन्न वेबसाइट अनि ब्लग स्पोर्ट मार्फत तपाईँले एकैसाथ तपाईँको समय मिलाएर सुन्न सक्नुहुन्छ ती मध्ये केही वेबसाइट र ब्लग स्पोर्टको नाम लिन्छु वेबसाइटको नाम लिन्छु आज पहिला W W W dot Butwal online dot com Yam Thapa सङ्गमको यो वेबसाइटबाट त्यस्तै गरी W W W dot Ashish Danai dot com dot Ashish दनाईको यो वेबसाइट त्यस्तै गरी केही ब्लग स्पोर्ट रहेका छन् W W W dot Chisapani Nepal dot blog spot dot com रामेछापका मित्र रामशरण श्रेष्ठजीको W W W dot Mohan Bihani dot blog spot dot com सर्लाइका मोहन बिहानीको W W W dot Arjun Drishti dot blog spot dot com पोखराका गजलकार अर्जुन दृष्टिको त्यस्तै गरी रेडियो देवदहको blog spot W W W dot radio Devdah dot blog spot dot com त्यस्तै गरी मेरो आफ्नै अनि तपाईँको पनि आफ्नै blog spot W W dot मेरो रापाको डट ब्लग स्पोर्ट डट कमबाट पनि तपाईँले तपाईँको समय मिलाएर सुन्न अनि डाउनलोड गर्न गरेर आफ्नो मोबाइलमा सजाउन सक्नुहुनेछ त्यति जेलको लागि सम्पूर्णलाई धन्यवाद दिएँ र प्राविधिकबाट मेरो साथ दिने कार्यक्रमको निम्ति सधैँ सधैँ माया गर्ने प्राविधिक मित्र मुकेशलाई हृदयबाटै आभार व्यक्त गर्दै आवाजबाट तपाईँहरूकै मान्छे युवराज लामी छने प्रदीप पनि ओझेलिन चाहन्छु हस्त नमस्कार शुभरात्रि शुभ सपना गजल गीत जुनको बारेमा गाए गजल गीत जुनको पर्दा लगाएको उनको बारेमा एक दिन जीवन त्याग्ने मेरो निधो भयो खुसी बानी आइन पुरी आँसु बिलो भयो खुसी बानी आइन पुरी आँसु भयो বাঁশুরি